गाँव बस्ती को गाउँ बस्तीको समावेशी आवाज यो हो रेडियो राप्ती एफएम एक सय चार थोप्लो आठ मेगा हर्ज जुनी जुनीभरिलाई मनमुटु सिलाएर राख्छौ भने माग्न आउनु जुनी जुनीभरिलाई मनमुटु सिलाएर राख्छौ भने माग्न आउनु दुःख सुखमा मनको माया दिलाएर राख्छौ भने माग्न आउनु जुनी जुनीभरिलाई मनमुटु सिलाएर राख्छौ भने माग्न आउनु दुःख सुखमा मनको माया दिलाएर राख्छौ भने माग्न आउनु दुनियाँले कुरा नकाटुन् मेरो बुवा आमासँग छुट्नु परे नि तिम्रो बाबुआमासँग मिलाएर राख्छौ भने माग्न आउनु भरिलाई मनमुटु सिलाएर राख्छौ भने माग्न आउनु दुःख सुख मनको माया दिलाएर राख्छौ भने माग्न आउनु नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्त डायरीको तिसौँ श्रृङ्खला प्रखिएर बस्नुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोता अनि साथीहरूमा रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र शिवडाङी त्यसै गरी रेडियो प्रकृति एफएमका प्राविधिक मित्र माधव कडेलसँगै म कार्यक्रम प्रस्तुता हौत्र कुमार साहुको तर्फबाट सदा जस्तै आज पनि उपस्थित भइसकेका छौँ तपाईँहरूका मुक्तकहरू लिएर आजको कार्यक्रममा तपाईँहरूका मुक्तकहरू हामीले प्रसारण गर्नेछौँ यो कार्यक्रम आउने गर्दछ सामुदायिक रेडियो रात एफएम एक सय चार थुप्रो आठ मेघार सल्यान र प्रकृति एफएम तिरानब्बे दशमलव चार मेघार दाङबाट हरेक बुधबार रात्रिकालीन समय यसै बेला बिबिसी नेपाली सेवा पछि करिब करिब नौ पचपन्न बजीसम्म आउने गर्दछ कार्यक्रममा आइसकेपछि तपाईँहरूले एफ आफैले मुक्तक सुनाउन सक्नुहुन्छ अनि तपाईँहरूले फेसबुक मार्फत पनि आफ्ना मुक्तकहरू सुनाउन सक्नुहुन्छ मुक्तक पठाउन सक्नुहुन्छ यदि तपाईँहरू सामाजिक सञ्जाल फेसबुकमा आबद्ध हुनुहुन्छ फेसबुक चलाउनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी एमयुकेटिएके मुक्तक डिआइएआरवाई डायरी मुक्तक डायरी सर्च गर्नुहोस् त्यहाँ पेज आउँछ जुन पेजलाई अहिलेसम्म बत्तिस सय नब्बेजनाभन्दा बढी साथीहरूले लाइक गर्नुभएको छ तपाईँहरूले पनि त्यो पेजलाई लाइक गरिदिनु होला त्यो पेजलाई लाइक गरेर दिएको स्ट्याटसमा कमेन्ट मार्फत आफ्ना मुक्तकहरू तपाईँहरूले पठाउन सक्नुहुन्छ तपाईँले त्यसै गरी आइडीमा साथी पनि बन्न सक्नुहुन्छ आइडीमा साथी बनेको लागि मुक्त डायरीको आइडीमा तपाईँहरूले फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ त्यसै गरी उत्तर कुमार साहु युटिटिएआर उत्तर के युएमएआर कुमार एसएएचयु साहु उत्तर कुमार साहु सर्च गरेर पनि मलाई भेटाउन सक्नुहुन्छ त्यहाँ हामीले अझै विशेष अझै बढी मुक्तका विषयमा कुराकानी गर्नेछौँ आजको कार्यक्रममा पेजमा प्राप्त भएका पच्चिसवटा कमेन्ट मध्येका केही मुक्तकहरू र आइडीमा प्राप्त भएका लगभग नब्बेभन्दा बढी मुक्तकहरूबाट केही मुक्तकहरू मैले कार्यक्रममा प्रसारण गर्नेछु आजको कार्यक्रमलाई तपाईँहरूले सुन्न सक्नुहुन्छ W W W dot radio Rapti dot O R G dot N P र W W W dot radio Prakriti dot कमबाट त्यसै गरेर तपाईँहरूले विभिन्न अनलाइनहरूबाट Chisapani Nepal blog space dot com त्यसै गरी अन्य ब्लगहरू सल्यान दृष्टिकोण dot com Nepali Kala dot blog space dot com त्यसै गरेर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुन्छ all Nepali FM radio software download गरेर कार्यक्रमलाई सुन्न सक्नुहुन्छ यस्तै धेरै गरेर कार्यक्रमलाई सुन्न सक्नुहुन्छ आजको कार्यक्रममा पनि हामीहरूले तपाईँहरूका मुक्तकहरू पनि सुन्ने कोसिस गर्नेछौँ हाम्रो मोबाइल नम्बर अन्ठानब्बे दस असी छत्तिस अठासी अन्ठानब्बे दस असी छत्तिस अठासीमा फोन गर्नुहोला तपाईँहरूले आफ्नो मुक्तक सुनाउनुको लागि म भने यति बेला कार्यक्रमको शुभारम्भ गर्नतर्फ राख्छौँ एउटा मिठो सुगम सङ्गीतबाट भगवान सक्दैनौ च्यातिएका दुई भगवान् हामीलाई मिलाइदियो निकै नै मिठो सुगम सङ्गीत राखेका थियौँ कार्यक्रमको यो बसाइमा तपाईँहरूले सुन्दै हुनुहुन्छ अहिले भर्खरै मात्र भने अहिले प्रसारण भइरहेको छ कार्यक्रम मुक्तिक डायरी सामुदायिक रेडियो राप्त एफएम सल्यान र प्रकृति एफएम दाङबाट एकैसाथ प्रसारण भइरहेको छ यो कार्यक्रम बुधबार आउने गर्दछ कार्यक्रममा आइसकेपछि तपाईँहरूले आफ्नो मुक्तक सुनाउनु पर्ने हुन्छ मुक्तक सुनाउनु पर्ने हुन्छ त्यसै गरेर तपाईँहरूले आफ्ना मुक्तकहरू पठाउन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी सर्च गरेर पनि हामीलाई त्यहाँ आफ्ना मुक्तकहरू पठाउन सक्नुहुन्छ यति बेला पहिलो मुक्तक रहेको छ म मुक्तकतर्फ नै लाग्छु नगेन्द्र न्युपानेले गौरदह तेह्र जुरोपानी झापा हाल चाहिँ साउदी अरबबाट हेर्दा हेर्दै जिन्दगानी कहाँबाट कहाँ पुग्यो हेर्दा हेर्दै जिन्दगानी कहाँबाट कहाँ पुग्यो बालापन त्यो जवानी कहाँबाट कहाँ पुग्यो त्यो खुसी त्यो उमङ्ग आकाश सुने चाह उदेक लाग्छ सम्झिदानी कहाँदेखि कहाँ पुग्यो हेर्दा हेर्दै जिन्दगानी कहाँदेखि कहाँ पुग्यो बालापन त्यो जवानी कहाँबाट कहाँ पुग्यो नगेन्द्र न्युपानी गौर तहतेर जुरोपानी झापा हाल चाहिँ साउदी अरबबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर अन्य मुक्तकहरू पनि रहेका छन् अमर मकर भावुकले लेख्नुहुन्छ सैगानौदाङ हाल चाहिँ नयाँ दिल्ली भारतबाट भनेर लेख्नुभएको छ उनको लागि यो धरतीमा मर्न परे मर्न चाहन्छु उनको लागि यो धरतीमा मर्न परे मर्न चाहन्छु हाँसी हाँसी यो जिन्दगी बिदाई गर्न चाहन्छु तर धरतीबाट विदाई गरी जानुभन्दा पहिले यी हातले उनको खाली छिउँदो भर्न चाहन्छु उनको लागि यो धरतीमा मर्न परे मर्न चाहन्छु हाँसी हाँसी यो जिन्दगी बिदाई गर्न चाहन्छु अमर मगर भावुक सैगाना उदाङ हाल चाहिँ नयाँ दिल्ली भारतबाट त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला भएको छ एसपी असफलले नौच्याङ चाहिँ हाल चाहिँ बिरानो मुलुक भनेर पत्थर जस्तो मनलाई मायालुपनले छुन्छ र पत्थर जस्तो मनलाई मायालुपनले छुन्छ र पिरै नपरि पनि कोही मानिस कहाँ यहाँ रुन्छ र धोका उसलाई मेरो नजरलाई दोष दिन्छौ धोका उसले दिई मेरो नजरलाई दोष दिन्छौ धोकेवाज हो भनी निधारमा लेखेको हुन्छ र पत्थर जस्तो मनलाई मायालुपनले छुन्छ र पिरै नपरि पनि कोही यहाँ रुन्छ र एसपी असफलबाट खोला हाल चाहिँ बिरानो मुलुकबाट त्यसै गरेर सञ्जय घिमिरेले लेखेको हुन्छ मैदान चार अर्का खाँची हाल चाहिँ थ्यागो दक्षिण कोरियामा हुनुहुन्छ कहिले आउँछस् घर भन्दै रुन्छिनामा कहिले आउँछस् घर भन्दै रुन्छिनामा छ मुख हेरी मर्ने रहर भन्दै रुन्छिन् आमा गाउँको कालो गाउँको काले बाकसमा आएको दिन आएको दिनदेखि हरेक पल डर भन्दै रुन्छिन् आमा कहिले आउँछस् घर भन्दै रुन्छिन् आमा छ मुख हेरी मर्ने रहर भन्दै रुन्छिन् आमा सञ्जय घिमिरे सञ्जाल मैदान चार अर्घाखाँची हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्त लेखेर पठाउनु भएको छ यति बेला आदिनिस विश्वकर्माले लेख्नुहुन्छ सिंह तिन वाकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ कस्तो माया जालमा पारेको भनिरहन्छे कस्तो माया जालमा पारेको भनिरहन्छे जहिले कुराले मात्रै टारेको भनिरहन्छे अब कसरी विश्वास दिलाउँ म उसलाई भर हुन्न भन्छन् अल्लारेको भनिरहन्छे कस्तो माया जालमा पारेको भनिरहन्छे जहिल्यै कुराले मात्रै टारेको भनिरहन्छे दिनेश विश्वकर्मा बुद्ध सिंह तिन नुवा कोठाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला सन्तोष अम्गाईले लेख्नुहुन्छ नाम्जुङ नामजुङ दुई गोर्खा हाल चाहिँ दक्षिण कोरियामै हुनुहुन्छ हराउनेछ निन्द्रा भोक तिमी साथमा भए हराउनेछ निन्द्रा भोक तिमी साथमा भए धाउने छैन बजार चोक तिमी साथमा भए मलाई खुसी पार्न सक्ने तिमी बाहेक केही छैन र त खोज्दिन म अरू थोक तिमी साथमा भए हराउनेछ निद्रा भोक तिमी साथमा भए धाउने छैन बजार चोक तिमी साथमा भए सन्तोषमकै नामजुङ दुई गोर्खा हाल चाहिँ थेगु दक्षिण कोरियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको सहरी बेला कुमार रेग्मीले लेख्नुहुन्छ चितवनबाट जाडो महिना कस्तो हुन्छ कोट लाउनेलाई के थाहा जाडो महिना कस्तो हुन्छ कोट लाउनेलाई के थाहा इज्जतको दाग कस्तो हुन्छ खोट लाउनेलाई के थाहा जसले भोग्छ उसले बुझ्छ हृदयको पीडा बाहिरै हल्का ठेस लाग्ने र चोट लाउनेलाई के थाहा जाडो महिना कस्तो हुन्छ खोट लाउनेलाई के थाहा इज्जतको दाग कस्तो हुन्छ खोट लाउनेलाई के थाहा कुमार रेग्मी चिताउन हाल चाहिँ साउदी अरेबियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्त रहेको छ यति बेला लेख्नुहुन्छ कपिल मणिले कोही आयु मलाई दिएर गयो कोही आयु मलाई दिएर गयो थाम्नै नसक्ने मुटुमा जन्जिर दिएर गयो सायद यादहरूलाई भुलाउन पो हो कि थमाएर हातमा तस्बिरी दिएर गयो कोही आयो मलाई पिरी दिएर गयो थाम्नै नसक्ने मुटुमा जन्जिर दिएर गयो कपिल मणि ड्याङ बेलजुन्डीबाट लेखेर पठाउनु भएको थियो त्यसै गरी अर्को मुक्त रहेको छ दिनेश बिसीले लेख्नुहुन्छ बिचौरा साथ सुर्खेत हाल चाहिँ कुरुक्षेत्र भारतमा हुनुहुन्छ छन् कोही कथाबाट नै गीत बनाउनेछन् छन् कोही कथाबाट नै गीत बनाउनेछन् मिलन बिछोडमा सुन्नुपर्ने रीत बनाउनेछन् जिउँछन् सँगसँगै कोही मर्छन् पनि सँगै मर्नेलाई पागल प्रेमीको नामबाट परिचित बनाउनेछन् कोही कथाबाटै गीत बनाउनेछन् मिलन बिछोटमा सुन्नुपर्ने रीत बनाउनेछन् दिनेश बिसी बिजौरा सुर्खेत हाल चाहिँ भारतमा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको छ मुस्कान हरि ठकुरीले लेख्नुहुन्छ गुल्मीको चारपालादेखि सपना फर्किने हो या त वास फर्किने हो अधुरो हिँड्ने बेला दिएको विश्वास फर्किने हो घरमा बिहान साँझ चुलो बाल्न प्रदेशिएको छोरो थाहा छैन जीवित फर्किने हो या मुर्दा लास फर्किने हो हरि ठकुरी गुल्मी चारपालाबाट लेखेर पठाउनु भएको थियो यो मुक्तक यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट अनिता पुन कुन ठाउँबाट कहाँ भन्नुभयो अरे अनिताजी काभ्रादेखि के छ सन्चै हुनुहुन्छ हामी पनि एकदमै सन्चै छौँ काभ्रामा बसेर कार्यक्रम कतिको सुन्नुहुन्छ एकदमै सुन्नुहुन्छ एकदमै सुन्नुहुन्छ भनेपछि तपाईँले आफ्नो मुक्तक सुरु गर्नुहोस् है त सोचिरहन्छु म यही कुरा बारम्बार सोचिरहन्छु म केही कुरा प्रगतिले अनुभव घाट बनायो माया पनि कस्तो दुनियाँमा एकजाटमा घाट बनायो प्रगतिले दुनियाँले घाट बनायो उसलाई फुलले मलाई पात बनायो उसलाई फुल अनि तपाईँलाई पात बनायो निकै नै मिठो मुक्तक सुनाउनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटिन पूर्व एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले सम्झिनुहोस् एकजनालाई छुट्टिन्छौँ नमस्कार आउनुभएको थियो काभ्राबाट अनिता पुन मुक्तक सुनाएर गइसक्नु भएको छ अब पनि पालो तपाईँको रहेको छ मुक्तक सुनाउने मुक्तक सुनाउनुको लागि मैले भनिरहेको छु नम्बर अन्ठानब्बे दस असी छत्तिस अठासीमा फोन गर्नुहोला एकैछिनपछि अहिले चाहिँ फोन नगरिदिनु होला यति बेला धेरै धेरै धेरै मुक्तकहरू प्राप्त भएका छन् ती म मुक्तकहरू पढ्ने कोसिस गर्नेछु यति बेला अर्को मुक्तक रहेको छ लेख्नुहुन्छ लक्ष्मण लामिछानेले ककनी तिन नुवाको ढाल चाहिँ दोहा कतार भनेर लेख्नु भएको छ आफन्त घर परिवार सबै शोकाकुल भएपछि आफन्त घर परिवार सबै शोकाकुल भएपछि थामी नसक्नु आँखामा आँसुको मूल भएपछि एउटा अन्जान परदेशी सकसुल घर पुग्न नसक्दा कसरी हेर्नु सप्तरङ्गी लुटिएर सेतोफुल भएपछि आफन्त घर परिवार सबै शोकाकुल भएपछि थामी नसक्नु आँखामा आँसुको मूल भएपछि लक्ष्मण लामिसाली ककनी तिन नुवाकोट हाल चाहिँ दुखा कतारबाट त्यसै गरेर अर्को मुक्तक रहेको छ श्याम लम्सालले बसन्तपुर आठ चन्दनी तनहुँबाट लेख्नुभएको छ जुत्ता अनि कबडा सिलाउने दाइलाई सलाम जुत्ता अनि कपडा सिलाउने दाइलाई सलाम ढुङ्गामाथि ढुङ्गा मिलाउने दाइलाई सलाम कर्म गरे कर्म गर्न सके पैसा यहीँ फल्छ भने रात खेतबारीमा डल्ला जिलाउने दाइलाई सलाम जुत्ता अनि कपडा सिलाउने दाइलाई सलाम ढुङ्गामाथि ढुङ्गा मिलाउने दाइलाई सलाम श्याम लम्साल बसन्त पुराट चन्दनी तनहुबाट त्यसै गरेर अर्को मुक्तको रमेश अधिकारीले लेख्नुहुन्छ दसेरा आएका जाजरकोट हाल चाहिँ खलङ्गा जाजरकोटमा हुनुहुन्छ स्वदेशी उसले मेरो नाम स्वदेशी किन हो खै मैले गर्ने काम स्वदेशी झट्ट सुन्दा साहित्यिक लाग्यो बुझ्नै सकिनँ मेरो मुटुमा आफू अट्ने ठाम स्वदेशी रमेश अधिकारी दशराग जाजरकोट हाल चाहिँ जाजरकोट खलङ्गामै हुनुहुन्छ त्यसै गरेर अर्को मुक्त रहेको छ अमिक विकले लेख्नुहुन्छ तनहुँबाट आउनेलाई स्वागत जानेलाई बाल मतलब आउनेलाई स्वागत जानेलाई बाल मतलब पिरतीमा झुट्टा कसम खानेलाई बाल मतलब उसले भुल्न सक्छ भने म पनि भुल्न सक्छु छिया छिया पारी मुटु लानेलाई बाल मतलबले अमित विकले तनहुँबाट त्यसै गरेर अर्को मुक्ति रहेको छ यति बेला लेख्नुहुन्छ रक्षक त्यो दैवले नि लुटेको साझ रक्षक त्यो दैवले नै लुटेको छ आज आँखाबाट आँसुको मूल फुटेको छ छुटेको छ आज कठै ऊ टुटेका दिल जोड्छु भन्दै हिँड्थ्यो तर आफै सिसासरी फुटेको छ आज रक्षक त्यो दैवले नै लुटेको छ आज आँखाबाट आँसुको मूल छुटेको छ आज गोपाल पुन काँडागिटी पाँच गैरागेटी सल्यानबाट त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला लक्ष्मी गौतमले लेख्नुहुन्छ नारायणगढबाट कमाउने ठाउँ पुग्यो छोरो आस आइदिन्छ कमाउने ठाउँ पुग्यो छोरो आश आइदिन्छ बल्ल मनमा सुख शान्तिको सास आइदिन्छ वर्षौँ बिच्छ छोरो आउँछ प्रत्यक्षमा आफन्तजन इरा कहिले काबुलबाट लास आइदिन्छ कमाउने ठाउँ पुग्यो छोरो आश आइदिन्छ बल्ल मनमा सुख शान्तिको सास आइदिन्छ लक्ष्मी गौतम नारायणगढबाट त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला लेख्नुहुन्छ परदेशी मुस्कान रामु लेख्नु लेख्नुभएको छ सम्धिघरक पन्ध्र सल्लीकोटरका खाँची हाल चाहिँ पारीको बिरानो बस्ती भनेर लेख्नुभएको छ आमा भन्दै रोए होला कोही नहुँदा पासमा आमा भन्दै रोए होला कोही नहुँदा पासमा पानी भन्दै छटपटीमै हेर्दै निलो आकाशमा कति कष्ट भोग्यौ होला अन्तिम साससम्म तिमी सिसासरी टुक्रिएर फर्क्यौ आज बाकसमा चिसासरी टुक्रिएर फर्क्यौ आज बाकसमा परदेशी मुस्कान रामोजेसी हाजीबाट लेखेर पठाउनु भएको छ मुक्तको नवीन सङ्घर्षले सरले लेख्नुहुन्छ सिन्धुलीबाट हुँदै टाढा फेरि नजिक रोए जस्तै गर्दै थियो हुँदै टाढा फेरि नजिक रोए जस्तै गर्दै थियो मेरै निम्ति माया अधिक रोए जस्तै गर्दै थियो यता बस्ती उजाड बनाई उता घर बनाइछौ आँसु नझारी हिक्क हिक्क रोए जस्तै गर्दै थियौ हुँदै टाढा फेरि नजिक रोए जस्तै गर्दै थियौ मेरै निम्ति माया अधिक रोए जस्तै गर्दै थियौ नवीन सङ्घर्ष सिन्धुलीबाट त्यसै गरेर अर्को मुक्त रहेको छ यति बेला लेख्नुहुन्छ निर्मल मगरले पुन मगरले सल्यानबाट ऊ नरम छे या कडा बुझ्नै सकिएन ऊ नरम छे या कडा बुझ्नै सकिएन यो प्रेम हो या लफडा बुझ्नै सकिएन मौसम जस्तै घरिघरि परिवर्तन हुनेलाई म प्रेमी हुँ या कपडा बुझ्नै सकिएन ऊ नरम छे या कडा बुझ्नै सकिएन यो प्रेम हो या लफडा बुझ्नै सकिएन निर्मल पुन मगरले लेख्नु भएको थियो यो मुक्तक हामी त्यसै गरेर अन्य धेरै धेरै मुक्तकहरू प्राप्त भएका छन् ती मुक्तक मध्येमा म केही फेरि पनि मुक्तकहरू लिन्छु यति बेला लेख्नुहुन्छ रमेश प्रभातले लेख्नुहुन्छ मध्यपश्चिम सुर्खेतबाट हाल चाहिँ मलेसियामा हुनुहुन्छ अनव्रत वर्षे ऊ त दिने छानो छैन अनव्रत वर्षे झरी त दिने मानो छैन दिनभरि काम गर्यो छाक टार्ने नानो छैन सङ्घर्षमै बित्यो दिन खुसीको पल भेटिएन कसो गरी टार्दै जानु जीवन यात्रा सानो छैन अनवरत अनव्रत वर्षेधरी हो त दिनै छानो छैन दिनभरि काम गऱ्यो छाक टार्ने मानव छैन रमेश प्रभातले लेख्नुभएको थियो त्यस गरेर अर्को मुक्तक रहेको छ यति बेला लेख्नुभएको छ समर्पित विवासली पर्वतबाट भन तिमी भन तिमी के मेरो लागि मर्न सक्छौ भन तिमी के मेरो लागि मर्न सक्छौ र आफूभन्दा बढी माया गर्न सक्छौ यदि साँचो माया दिन्छु भने भन प्रिया बाजेबाट मेरो दिलमा चल्न सक्छौ भन तिमी मेरो लागि मर्न सक्छौ र आफूभन्दा बढी माया गर्न सक्छौ समर्पित विवश पर्वतबाट त्यसै गरेर आजले धेरै साथीहरूका मुक्त लिइरहेको छु अलि उत्कृष्ट नसान्दाखेरि तपाईँहरूलाई पनि अलि सुन्न म अलि अप्ठ्यारो जस्तो पनि लागेको छ होला त्यति बेला मुक्तक लेख्नुहुन्छ तेजबहादुर महताराले बाजुराबाट हाल चाहिँ मलेसियामा हुनुहुन्छ वृन्दावनमा एक्लो बनी रुनु परेको छ वृन्दावनमा एक्लो बनी रुनु परेको छ आँसुहरूले नै नयनहरू धुनु परेको छ हेर्दा हेर्दै निर्दयले अर्कैसित नाता जोड्दा बाध्यताले आज प्राय हुनु परेको छ तेज बहादुर महताराले बाजुरा हाल चाहिँ मलेसियामा हुनुहुन्छ अनि त्यसै गरेर अर्को मुक्तक रहेको छ जीवन भण्डारीले नवलपरासीबाट हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ हो यसरी एकैछिनमा फेरि फेरि आउँछ हो यसरी एकैछिनमा फेरि फेरि आउँछ अनि मनभरि नै आँधी बेरी आउँछ यो मायामा फसेदेखि के भयो कुन्नी तिम्रा याद मेरो स्थिति नहेरी आउँछ हो यसरी एकैछिनमा फेरि फेरि आउँछ अनि मन नै यहाँदि बेरी आउँछ जीवन भण्डारी रामनगर दुई नवलपरासी हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला लेख्नुहुन्छ मनोज बाठा मगरले बलक चाहेक रुकुमबाट बदलिएछ सहरमा गाउँ भेटिएन बदलिएछ सहरमा गाउँ भेटिएन ठेगाना त्यही थियो ठाउँ भेटिएन मुटु फुट्ला गरी बेसरी दुख्दा मन कसम मलम लगाउने गाउँ भेटिएन बदलिएछ सहरमा गाउँ भेटिएन ठेगाना त्यही थियो ठाउँ भेटिएन मनोजबाट मगर बालक रुकुमबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला लेख्नुहुन्छ भीमबहादुर पुन बादलले झाप्रासाथ काफ्ला जाजरकोटबाट यी कुटु कोदालो चलाउँदै काम गरेर यी कुटो कोदालो चलाउँदै काम गरेर बस्न सक्छौ बस्न सक्छौ त मसँग घरजाम गरेर धन दौलत छैन खुसी र प्यार दिनेछु तर छाट्न त छाट्दैनौ बदनाम गरेर यी कुटु कोदालो चलाउँदै काम गरेर बस्न सक्छौ मसँग घरजाम गरेर बिम्बहादुर पुन बादल झाप्रा चार काप्ला जाजरकोटबाट लेखेर पठाउनु भएको थियो यो मुक्तक त्यसै गरेर अन्य धेरै मुक्तकहरू पनि मेरो हातमा परेका छन् ती मुक्तकहरू पढ्नुभन्दा पहिले अबको यो बसाइमा भने म टेलिफोन लिने कोसिस गर्नेछु तपाईँहरूले टेलिफोन सम्पर्कमा आउनुको लागि हाम्रो टेलिफोन नम्बर अन्ठानब्बे दस असी छत्तिस अठासीमा फोन गर्नुहोला फोन गरिसकेपछि मुक्तक सुनाउनुहोला यदि मुक्तक लेख्न जान्नु भएको छ मुक्तकलाई मन पराउनुहुन्छ मुक्तकलाई माया गर्नुहुन्छ भनेपछि मात्र फोन गर्नुहोला अन्ठानब्बे दस असी छत्तिस अठासीको बाटो भएर तपाईँहरूले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो राप्त एफएम एक सय चार थुप्रो आठ मेघार सल्यान र रेडियो प्रकृति एफएम तिरानब्बे दशमलव चार मेघार ताङबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला सल्यानबाट प्राविधिक मित्र शिवडाङ्गीले साथी राख्नु भएको छ दाङबाट माधव कडेलले साथी राख्नु भएको छ टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट झिम्पेबाट सन्ध्या गिरी के छ सन्ध्याजी सन्चै हुनुहुन्छ अनि के गर्नुहुन्छ झिम्पे सल्यानमा बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले कार्यक्रमको बारेमा जानकारी छ कि नै त एकदम थाहा छ भने तपाईँले सुरु गर्नुहोस् मुक्तक होला तिमीलाई माया किनबेच गर्ने चल्ती भयो होला मुटु पनि राख्ने थाक्ने खल्ती भयो होला के गरेर मैले त्यसो छोडी जानु पर्ने तिमी के गरेर मैले त्यसो छोडी जानु पर्ने तिमी मैले माया गर्ने ठुलो गल्ती भयो होला तिमीलाई माया किनबेच गर्ने चल्ती भयो होला मुटु पनि राख्ने फ्याँक्ने खल्ती भयो होला हजुर मुजु पनि राख्न सक्ने खल्ती भयो होला निकै नै मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले पनि हामी पूर्व एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छौँ नमस्कार आउनुभएको थियो सन्ध्यागिरी जिम्पे जिम्पी सल्यानबाट निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब पनि पालो तपाईँको रहेको छ मुक्तक सुनाउने अन्ठानब्बे दस असी छत्तिस अठासीमा आएर आफ्नो मुक्तक सुनाइदिनु होला यति बेला फेरि पनि कुनै मित्र आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार भन्दै थिएँ कुनै मित्र हुनुहुन्थ्यो हामीले उहाँको आवाज अलि स्पष्टसँग सुन्न सकेनौँ अलि स्पष्टसँग कुराकानी गर्नको लागि तपाईँहरूले राम्रो नेटवर्क दिने ठाउँमा गएर कुराकानी गरिदिनु होला कार्यक्रम कुराहरू सुन्दै हुनुहुन्छ तपाईँहरू यति बेला फेरि पनि कुनै मित्र आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट नुतन बस्नेत के छ नुतनजी हालखबर हाम्रो पनि एकदमै ठिकै छ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ सुनिराख्नु भएको छ ल सुरु गर्नुहोस् त तपाईँले मुक्तक ल चन्द्रमा रहेछ तिम्रो मुहार धरतीबाट छुन सकिन चन्द्रमा रहेछ तिम्रो मुहार धरतीबाट छुन सकिन हेराहेर मात्र भयो तिम्रो नजिक हुन सकिन हेराहेर मात्र भयो तिम्रो नजिक हुन सकिन तिमी एक्लै म एक्लै तिम्रो मान्छे हुन सकिन तिम्रो दुःखमा कहिले पनि रुन सकिन निन्दनजी अलि मुक्तक मिलेन त हो यो त हजुर कार्यक्रममा सहभागी जनाउनको लागि त्यति आउँदैनछु त्यही भएर गरेँ अबदेखि अलि मुक्तकको बारेमा जानकारी लिएर बुझेर मात्र फोन गर्नु होला है त ल छुट्टिन्छ नमस्कार यति बेला आउनुभएको थियो शारदा नगरपालिका छ सापमाराबाट नूतन बस्नेत आउनुभएको थियो मुक्तक सुनाएर गइसक्नु भएको छ हामी एकजनासँग कुराकानी गरिहाल्छौँ यति बेला आउनुभएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते को बोल्नुभयो कहाँबाट राधिका भण्डारी के छ राधिकाजी सन्चै हुनुहुन्छ नभन दुःख माया पैसाले किन्छु नभन जीवन काट्न कति गाह्रो हुँदो रहेछ एक्लै हा जीवन काट्न कति गाह्रो हुँदो रहेछ एक्लै हा एउटै हुन्छ मान्छेको मुटु स्वयंलाई दिन्छु नभन हजुर यति नै एकदमै मिठो मुक्तक सुनाइदिनु भयो राधिकाजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले भने हामी छुट्टिनु पूर्व एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो रिम सल्यानबाट राधिका भण्डारी निकै नै मिठो मुक्तक सुनाएर जानुभएको छ तपाईँहरू आउन सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर अन्ठानब्बे दस अस्सी छत्तिस अठासीमा अब एकैछिनपछि फोन गर्नुहोला अहिले चाहिँ फोन नगर्नुहोला अब भने म बाँकी रहेका केही मुक्तकहरू पढ्नतर्फ लाग्छु त्यसपछि मात्र समय भएसम्म तपाईँहरूका तपाईँहरूका मुक्तकहरू सुन्ने कोसिस गर्नेछु तपाईँहरू धेरै साथीहरूले फोन गरिराख्नु भएको छ अहिलेको यो समयमा चाहिँ फोन नगर्दा नै राम्रो होला यति बेला पहल बिसीले लेख्नु भएको छ लेख्नुहुन्छ पहल बिसीले रुकुमबाट विश्वास गर साँच्ची आकाश र धरती हुनेछ विश्वास गर साँच्ची आकाश र धरती हुनेछ सम्बन्ध अगाडि बढ्नेछ सरसर्ती हुनेछ तिमी दिलमा विज्ञापन खोलेर त हेर यो पहल आवेदक बन्नेछ भर्ती हुनेछ विश्वास गर साँच्ची आकाश र धरती हुनेछ सम्बन्ध अगाडि बढ्नेछ सरसर्ती हुनेछ पहल बिसी सिमाली चार रुकुमबाट निकै नै मिठो मुक्तक लेखेर पठाउनु भएको थियो अर्को मुक्तक रहेको छ दिपा ढकालले लेख्नुहुन्छ गोर्खाबाट आँखाले देख्छ तर अदृश्य आँखाले देख्छ तर दृश्य दुरु हुन सक्ला तँ छाड म छाड गरी मन आतुर हुन सक्ला देखेर मात्र हुँदैन निहाल्न सक्नुपर्छ सबै अन्ध हुन्छ भन्छन् प्रेम बेसुर हुन सक्ला रिपा ढकाल गोर्खाबाट त्यसै गरेर अर्को मुक्त रहेको छ यति बेला लेख्नुहुन्छ सुशील पराजुली सुशील बाले कपिल वस्तुबाट बट राम जस्ता छन् अनि रावण जस्ता छन् राम जस्ता छन् अनि रावण जस्ता छन् मेरा देशका रक्षक विभीषण जस्ता छन् सर्वसाधारण शकुनी र यी दृष्टि भन्छन् नेपाली भूमिमा यी उदाहरण जस्ता छन् राम जस्ता छन् अनि रावण जस्ता छन् मेरो देशका रक्षक विभीषण जस्ता छन् सुशील पराजुली कपिल वस्तुबाट हाल चाहिँ दुहा कतारमा हुनुहुन्छ अर्को मुक्तक रहेको छ छवि अधिकारीले लेख्नुहुन्छ बाक्लो नगरपालिका दस पिपल नेता सल्यानबाट न त आधा हुन्छ अनि न त पुरा हुन्छ न त आधा हुन्छ अनि न त पुरा हुन्छ र त महिलाको बारेमा यस्तो कुरा हुन्छ विवाहित कि अविवाहित चिन्नै गाह्रो न सिन्दुर हुन्छ न हातमा चुरा हुन्छ न त आधा हुन्छ अनि न त पुरा हुन्छ र त महिलाको बारे यस्तो कुरा हुन्छ छवि किरण अधिकारी बागचोर नगरपालिका दस पिपल नेता सल्यानबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर अर्को मुक्तक पनि म लिइहाल्छु यति बेला मुक्तक रहेको छ नवराज युन्जनले लेख्नुहुन्छ भोजपुरबाट ग्रीष्म आउँदैछौ तिमी ग्रीष्म आउँदैछौ तिमी सानो नानी भनेर वर्षा भन्दै पखाल्नेछौ मनोबानी भनेर तिम्रै काख हुँदै बग्छ खोला र नदीहरू उराठ बगरले पाउँछ प्रेम जवानी भनेर नवराजी हुन्छन् उदयपुरबाट त्यसै गरेर शिखा डिसीले भएको छ दाङ पञ्चकुलेबाट सुन्दर फुलको कपनी भएर आउँछु सुन्दर फुलको कपनी भएर आउँछु एक दिन ठुलो मान्छे म पनि भएर आउँछु टाढा छु बार बार भेट्नमा आउँ भेट्न म सक्दिनँ तर हरदम म तिम्रै सपनी भएर आउँछु सुन्दर फुलको कपनी भएर आउँछु एक दिन ठुलो मान्छे म पनि भएर आउँछु प्रतिमा डेसी दाङ पञ्चकुले अगाडि फेसबुकमा नाम चाहिँ सिकाडिसी रहेछ डाला चाहिँ प्रतिमा ऋषि भएको छ त्यसै गरेर अर्को मुक्तक लेख्नुभएको छ यति बेला प्रितम सिंह ठाकुर रप्तारले लेख्नुभएको छ कोहलपुर एघार नेपालगञ्जबाट कोर्दैमा तस्बिरको आकार कहाँ पो हुन्छ र कोर्दैमा तस्बिरको आकार कहाँ पो हुन्छ र देख्दैमा सपना साकार कहाँ पो हुन्छ र ऊ भन्छे तिम्रो सबै माया बेचिदेऊ मलाई भन्नुहोस् त मायाको व्यापार कहाँ पो हुन्छ र कोर्दैमा तस्बिरको आकार कहाँ पो हुन्छ र देख्दैमा सपना साकार कहाँ हुन्छ र प्रितम सिंह ठाकुर रफ्तार कोहलपुर एघार नेपालगञ्जबाट त्यसै गरेर जीवन आचार्यले लेख्नुभएको छ मुक्तक सुरै पुरातिन रूपन्देखि हाल चाहिँ मलेसियामा हुनुहुन्छ जुनकेरीलाई बिर्स्यौ तिमीले तारा भेटेपछि जुनकेरीलाई बिर्स्यौ तिमीले तारा भेटेपछि खोली तर्यौ लौरी बिर्स्यौ किनारा भेटेपछि कतिसम्म सकी कि हौ स्वार्थी हुन पनि पानी खायौ करुवा बिर्स्यौ धारा भेटेपछि जुनकिरीलाई बिर्स्यौ तिमीले तारा भेटेपछि खोले तर्यौ लौरी बिर्स्यौ किनारा भेटेपछि निकै नै मिठो मुक्तक लेखेर पठाउनु भएको थियो त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला धेरै साथीहरूका मुक्तकहरूमध्ये मैले केही मुक्तकहरू लिइरहेको छु देवकी लामी घातेले लेख्नुभएको छ सिन्धुपाल्चोकबाट नरुनु है आमा मेरो लास आउँदा बाकसमा नरुनु है आमा मेरो लास आउँदा बाकसमा फुलमालाले छप्क ढुक्क पारी आउँदा बाकसमा आँट गरेर हेर्नु एकपल्ट मेरो मूर्त रूप अन्तिमचोटि हेर्ने अवसर पाउँदा बाकसमा नरुनु है आमा मेरो लास आउँदा बाकसमा फुलमालाले छपक्क पारी छाउँदा बाकसमा देवकी लामी गाते माखमा चाल माखमा नौ सिन्धुपाल्चोकबाट लेखेर पठाउनु भएको थियो अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ एकजनाको मात्र मुक्तक लिन सक्छौँ एकजनाको मुक्तक म लिन्छु यति बेला गणेश प्रसाद कतिवटाले लेख्नुहुन्छ एक सोलखुम्बु हाल चाहिँ जोरपाटी काठमाडौँमा हुनुहुन्छ तिम्रो मेरो माया जोख्न तुलो लाउन सकिन कि तिम्रो मेरो माया जोख्न तुलो लाउन सकिन कि दुख्दा घाउ पोल्दा जरो मुलो लाउन सकिन कि पूर्व पश्चिम फर्किएर चल्ला हाम्रो जिन्दगी पूर्व पश्चिम फर्किएर चल्ला हाम्रो जिन्दगानी तिम्रो मन कतै सुक्खा कुलो लाउन सकिन कि तिम्रो मेरो माया जोख्न तुलो लाउन सकिन कि दुख्दा घाउ पोल्दा जरमुलो लाउन सकिन कि गणेश प्रसाद कतिवटा पञ्चनायक सोलखुम्बबाट धेरै मुक्तहरू थिए अझै पनि हरि केसी कलयात्री हेमन्त गौतम अमित कौल त्यसै गरेर महेन्द्र केसी अमृत राणा धेरै धेरै धेरै धेरै मुक्तकहरू थिए रमेश चन्द्र घिमिरे लगायतका धेरै साथीहरूका मुक्तकहरू थिए है सबै मुक्तकहरू चाहिँ मैले पढ्न सकिनँ त्यसको लागि क्षमा प्रार्थी छु तपाईँहरूसँग आगामी श्रृङ्खलामा अन्य श्रृङ्खलामा यसरी नै सबैलाई मिलाएर पढ्ने कोसिस गर्नेछु भन्दै आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पठाउनुको लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम मुक्त गिरारी सामुदायिक रेडियो रात एफएम एक सय चार थुप्लो आठ मेघार्ज र रेडियो प्रकृति एफएम तिरानब्बे दशमलव चार मेघार्जको ठेगानामा तपाईँहरूले आफ्नो सल्लाह सुझावहरू दिन सक्नुहुन्छ त्यसै गरी सल्लाह सुझाव पठाउनुको लागि अनि मुक्त पठाउनुको लागि फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी एमयुकेटिएके मुक्तक डिआइएआरवाई डायरी मुक्तक डायरी सर्च गरेर त्यहाँ हामीलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ पेज लाइक गरेर तपाईँहरूले मुक्तक पठाउन सक्नुहुन्छ तपाईँहरूका मुक्तक मैले कार्यक्रमबाट वाचन गर्नेछु अनि मलाई उत्तर कुमार साहु सर्च गरेर पनि भेटाउन सक्नुहुन्छ त्यहाँबाट पनि तपाईँहरूसँग हामीले कुराकानी गर्नेछौँ आजको कार्यक्रम सुनेर साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु अनि आजको कार्यक्रमलाई इन्टरनेट अनलाइनमा राखेर साथ दिनुहुने सहयोग गर्नुहुने चिसाबानी नेपाल डट ब्लग स्पोर्टका सञ्चालक रामचरण श्रेष्ठजीलाई धन्यवाद दिन चाहन्छु त्यसै गरी सल्यान दृष्टिकोणका सञ्चालक ध्रुवराज ओलीलाई धन्यवाद दिन चाहन्छु त्यसै गरी Chuku Prakash dot blog sport dot कमका सञ्चालक प्रकाश आर्यलाई धन्यवाद दिन चाहन्छु त्यसै गरी नेपाली कलालाई धन्यवाद दिन चाहन्छु अनि त्यसै गरी नेपाली अडियो बुकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु युट्युबमा तपाईँहरूले कार्यक्रम खोजेर भेटाउन सक्नुहुन्छ युट्युबमा त्यसै गरी जता कतै भेटाउन सक्नुहुन्छ यदि तपाईँहरूलाई कार्यक्रम सुन्न मन लाग्छ भनेपछि कार्यक्रम सुन्ने त्यो कसरी सुन्ने भन्ने त्यति जानकारी छैन भनेपछि कसरी सुन्ने होला भन्ने लागेको छ भने फेसबुकमा मलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ मलाई म्यासेज मार्फत सम्पर्क गर्नुभयो भने म तपाईँहरूलाई ती लिङ्कहरू पठाइदिनेछु मुक्तक सुन्नको लागि कार्यक्रम सुन्नको लागि एकदमै सहज हुनेछ यति भन्दै यतिन्जेलसम्म मलाई प्रविधि कक्षीबाट साथ दिने रेडियो रात एफएम सल्यानका प्राविधिक मित्र शिवडाङ्गीलाई धेरै धन्यवाद त्यसै गरेर रेडियो प्रकृति एफएमका प्राविधिक मित्र माधव पटेललाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्तासम्मका लागि म कार्यक्रम प्रस्तुता उत्तर कुमार साहु पनि बिदा हुन्छु नमस्कार